अभिव्यक्तिको अर्को माध्यम उद्गार माछा पुछ्रे त्यसै राम्रो हिउँचुलीको हिउँले टोलाउँछु फेवा तालमा ऐना हेर्ने निउले छाँगाहरू संगीत दिन्छन् तिम्रो गीत गाउँदा छाँगाहरू संगीत दिन्छन् तिम्रो गीत गाउँदा मै हराउँछु कता कता बादलुले छाउँदा इन्द्रणीको माला लाउँदा माछा पुछ्रे हिउँले इन्द्रेणीको माला लाउँदा माछा पुछ्रे हिउँले फेवा तालमै डुबु क्यार ऐना हेर्ने न्यूले माछा पुछ्रे त्यसै राम्रो हिउँचुलीको हिउँले टोलाउँछु फेवा तालमा ऐना हेर्ने न्यूले गोदुलीमा रूपा देख्छु त्यही देख्छु फेवा गोदुलीमा रूपा देख्छु त्यही देख्छु फेवा यस्तो लाग्छ पोखरालाई बनाऊ कि पेवा छोयो जस्तो लाग्छ कतै चिसो चिसो हिउँले छोयो जस्तो लाग्छ कतै चिसो चिसो हिउँले पोखरामै बसाई सरे तिमलाई हेर्ने न्युले माछा पुछ्रे त्यसै राम्रो हिउँचुलीको हिउँले टोलाउँछु फेवातालमा ऐना हेर्ने न्युले पानीरङको शहर पोखरालाई सम्बोधन गरिएको यही गीतबाट आजको उद्गारको उठान गर्यौं कार्यक्रम उद्गार सुनेर बसिराख्नुभएका सम्पूर्ण सृजनशील मनहरूमा म रमेश पौडेल हार्दिक हार्दिक स्वागत गर्दछु Thank you. अभिव्यक्तिको अर्को माध्यम उद्गार आजको उद्गारमा पोखरेली प्रतिभाहरूकै आवाज पस्कन्छौ भदौको अन्तिम साता उद्गारले पोखरामै रेकर्ड गरिएको आवाज आजको उद्गारमा जस्ताको तस्तै पोखरा त पोखरा नै रहेछ उद्गारमा सहभागी प्रतिभाहरू हुनुहुन्छ आर्जु विष्ट सल्यानी रूपेन्द्र प्रभावी कटु असफल गौतम अल्पज्ञानी र अमृत सुवेदी गुराँस आजको उद्गारमा उहाँहरूका कविता गीत गजल र मुक्तक आदि सुन्नेछौ र बीचमा सृजनात्मक सम्वाद पनि सबै प्रतिभाहरूलाई एकैचोटि स्वागत गर्यो पोखरामा कार्यक्रम उद्गारले धन्यवाद धन्यवाद पहिलो रचना चाहिँ कसले सुनाउनुहुन्छ हुन्छ मैबाट सुरु गरौँ ल रुपेन्द्र प्रभावी कटु अभियन्ता शीर्षकको कवितामा सुनाउँछु यतिखेर अभियन्ता बोकेर विचारको चिराग अन्धकारका तमाम अवशेषहरूको साम्राज्यमा बोकेर विचारको चिराग अन्धकारका तमाम अवशेषहरूको साम्राज्यमा डढेलो लगाउने पागलपन बाँच्दै हिँडेको हो किन विवश छ आफैलाई बिर्सेर जिउन मरूभूमि जिन्दगी पिपिरी बजाउँदै पनि हिँड्यो सुसेली सुनाउँदै पनि कुद्यो पिपिरी बजाउँदै पनि हिँड्यो सुसेली सुनाउँदै पनि कुद्यो बनेली काँडालाई पनि चुनौती दिँदै तिखारियो खुरीखण्डी रातो डाँडामा बेलगाम टेक्यो भोकको धार र रेट्यो आफ्नै पेटमा सयौं पटक सारङ्गी भरि बोकेर बुद्धको आँखा जस्तो सपना भरि बोकेर बुद्धको आँखा जस्तो सपना देखेर यतै कतै आफ्नै शिर जस्तो सगरमाथा समृद्धि जसले चढे उसैको छाती टेकेर सत्ताको सगरमाथा जसले चढे उसैको छाती टेकेर सत्ताको सगरमाथा जसले छर्किए उसैको पसिनाले मगमगाएको अत्तर जसले फेरे उसैको रगतमा पौडिएको सास ती सब कहाँ कहाँ पुगे कुल्चेर घाम झै चम्किल अक्षर ती सब किन गर्दैछन् हवेली मार्गमा चट्याङ झै ओहोर दोहोर उसको भोगाईको तस्बिर र उसले कल्पना गरेको बलिदानी सपनाको साझेदारी कहाँनिर भएको छ उसले भोगाईको उसको भोगाईको तस्बिर र उसले कल्पना गरेको बलिदानी सपनाको साझेदारी कहाँनिर भएको छ बेमेल समयले कहिले सोच्छ कहिले बुझ्छ म चाहिँ सोचिरहेको छु यो समय के सोच्दै होलान् रगतका फाल्साबाट उछिटिएका र यो देशको माटो मुठ्याउँदै हात हल्लाएका मेरा प्रिय सहयात्रीहरू धन्यवाद बडो चोटिलो कविता सुनाउनु भयो सामयिक पनि छ रूपेन्द्रजीको थाथलो भनेको लमजुङ कर्मस्थलो अहिले पोखरा के के गर्नुभएको छ केमा व्यस्त हुनुहुन्छ जीविकोपार्जनका लागि संचार र अध्यापनमा लागिराखेको छु भने साहित्य लेखनमा पनि लागिराखेको छु विभिन्न संघ संस्थाहरूमा क्रियाशील रहेर बाङ्मैको उत्थानका लागि काम गरिराखेको छु भनौँ अब रचना सुनौ कसको असफलजी हजुर कार्यक्रम उद्गारलाई सफल त यहाँको थापथलो चाहिँ स्याङ्जा होइन ल के सुनाउनुहुन्छ जीवनमा धेरै पटक वेदनाको मसीले दुई चार अक्षर लेखेको छु मेरो बिचल्ली हुनुमा थोरै आफ्नो र धेरै मतियाराको हात देखेको छु जीवनमा धेरै पटक वेदनाको मसीले दुई चार अक्षर लेखेको छु मेरो बिचल्ली हुनेमा थोरै आफ्नो र धेरै मतियाराको हात देखेको छु दुई दिनको जीवन आँसुकै सिरानीमा बिताउन विवश भएपछि जिन्दगीको आशा मारेरै आज खाली खुट्टा आगोमा टेकेको छु यस्तै अर्को मुक्त कसै कसैले आफ्ना दिन आए भनेर खोकिरहेका छन् कसैले उठीवास भयो भनेर झोली तुम्मा बोकिरहेका छन् कसै कसैले आफ्ना दिन आए भनेर खोकिरहेका छन् कसैले उठीवास भयो भनेर झोली तुममा बोकिरहेका छन् यो कस्तो संस्कारको विकास भयो हजुर मेरो देशमा भ्रष्टहरूको राई दाई इमान्दार सुई कुच्चा ठोकिरहेका छन् यस्तै अर्को मुक्तक चाडको मुखमा रुवावासी कोलाहल चल्छ आजकल उही निमुखाको झुपडी र सन्तान ढल्छ आजकल चाडको मुखमा रुवावासी कोलाहल चल्छ आजकल उही निमुखाको झुपडी र सन्तान ढल्छ आजकल नियम र कानून कुरा मात्रै व्यवहारमा लागु छैन आशा र भरोसाको सपनामा आगो बल्छ आजकल मुक्तक यही समाजमा तल्लो उपल्लो जातको दर्जा लगाइन्छ कुकुर हुन्छ भान्साको मालिक मान्छेलाई उल्टो भगाइन्छ यही समाजमा तल्लो उपल्लो जातको दर्जा लगाइन्छ कुकुर हुन्छ भान्साको मालिक मान्छेलाई उल्टो भगाइन्छ समानता र समावेशीका नारा फुक्ने बकम फुसेहरू हो पुरातनवादी सोच पालेर नयाँ सन्देश कहाँ जगाइन्छ असफलजी यो पोखरेली परिवेश भनेको मुक्तकिलो परिवेश हो सबलजी के छ हालखबर सन्चै हुनुहुन्छ भनेर मैले सोधेँ भने जवाब चाहिँ मुक्तकमै आउँछ त्यस्तो ठाउँ हो पोखरा भनेको के छ अहिले यतिखेर मुक्तकको पछिल्लो प्रभाव चाहिँ पोखरामा मुक्तकको प्रभाव निकै राम्रो छ अब पोखरामा मुक्तक मञ्च गठन भएपछि पछिल्लो पुस्ताहरू पनि अहिले क्रियाशील भएर लागिरहेका छन् र उसको अहिले त्यो नियमित मुक्तक वाचन श्रृङ्खलाको शतक श्रृङ्खलामा अहिले शतक मुक्तक सुनाउने भनेर साथीहरू लागिरहेका छन् म पनि त्यो संस्थाको आजीवन सदस्य छु र मुक्तको प्रभाव चाहिँ पछिल्लो समय राम्रो हुँदै गइरहेको छ अबको सृजना कसले सुनाउनुहुन्छ अमृत सुवेदी गुराँस स्वागत गरेँ मैले पोखरा आएर धन्यवाद छ दाइलाई पनि स्वागत छ पोखरामा के सुनाउनुहुन्छ कविता सुनाउँछु एउटा भोक शीर्षकको कविता छ कागज हेर्नु पर्दैन यो अलिक छोटै भए हुनाले सम्झनामा छ किनकि कागज ल्याइन ल सुनाउ भोक मेरै घरको धुरीबाट कराउँछ चिच्याउँछ आँटीको भकारीबाट भोक मेरै घरको धुरीबाट कराउँछ चिच्याउँछ आँठीको भकारीबाट चिसो चुलोमा बसेर रमाउँछ रित्तो थाल बजाउँदै भित्र बाहिर गर्छ र बिउझाउँछ निधाएका नानीहरूलाई भोक पुरानो सन्दुकमा कब्जा जमाउँछ देखाउँछ साहुको तिनपुस्ते तम्सुक र भन्छ म तेरी आमाको चाउरी परेका गालाका रेखाहरू आँसुले बनेका धर्साहरू धाजा फाटेका कुर्कुच्चाहरू सब ठिक ठिक बनाउन त नसकुला तर सुकाइदिन सक्छु तेरी आमाको बाँकी अलिकति रगत तनी पिइदिन सक्छु हुर्कँदै गरेका तेरा नानीहरूको तात तातो रगत अलिकति मात्रै पनि बढाए भने यो भोकको राजमार्ग घर घर रहँदैन आफन्त आफन्त रहँदैनन् परिवार परिवार रहँदैन र नरहन पनि सक्छ आज मेरी हो भनेर गर्व गर्ने तेरो जीवन सङ्गिनी तेरै बहुपासमा धन्यवाद छोटो कविता दुई पना कविता छोटो हुन्छ <laughs> सम्झनामा भावनाले छोटो अहिले यो कविता कण्ठस्थ पार्ने अभियान चलेको छ नि त्यही अभियान अन्तर्गत हो यो होइन दाइ यस्तो धेरै लेखिया छैन धेरै ठाउँमा एउटै कविता सुनाएपछि कण्ठ हुँदो रहेछ क्या <laughs> यहाँको रस्ती बस्ती कहाँ अरे मेरो तनहु हो दाइ तनहुमा जन्मे त्यहीँ हुर्केँ र अहिले पछिल्लो समयको कर्म चाहिँ पोखरामा गरिरहेको छु साहित्य कर्म सँगसँगै पत्र कति वर्ष भयो यता पोखरातिर धेरै भएको छैन त्यही छ वर्ष पुग्यो अब सातमा लाग्दैछ पोखरामा चाहिँ गजल सन्ध्याको अध्यक्ष हुनुहुन्छ हजुर अहिले कार्यवाहक अध्यक्ष भएर काम गरिरहेको छु कस्तो छ गजलको प्रभाव हामी यसो भन्छौँ दाइ नेपालमै प्रत्येक महिनामा दुईवटा कार्यक्रम गर्ने कुनै एउटा संस्था छ भने त्यो गजल सन्ध्या हो गजल सन्ध्याले प्रत्येक महिना नियमित गजल वाचनको श्रृङ्खला नियमित रूपमा चलाइरहेछ र जीवन र जगतको यथार्थबोधका लागि अक्षर यात्रा भन्ने एउटा पर्यटन साहित्यको अवधारणालाई पनि आत्मसात गर्दै अक्षर यात्रा पनि प्रत्येक महिनाको तेस्रो शनिबार पनि चलाउँदै आइरहेको छ र विशेष बाङ्गे फड्के पुर्याउनु भएको पनि यही संस्थाले हो हो उदय यही संस्थाबाट हो र गजलको विशेष त गजलको उन्नयन र विकासका लागि एउटा गजलको अघोषित पाठशालाको रूपमा पनि गजल सन्ध्याको नियमित श्रृङ्खला बन्दै आइरहेको छ यहाँबाट थुप्रै नयाँ सर्जकहरू जन्मिरहेछन् पुराना सर्जकहरूको पनि पुराना गजलकारहरूको पनि एक खालको संरक्षण मिलिरहेछ र यो भदौ महिनामा हामीले विशेष त मोती विशेष कार्यक्रमका रूपमा यही महिनामा दुईजना स्रष्टालाई सम्मान पनि गऱ्यौँ लामो समयदेखि नेपाली गजलमा क्रियाशील रवि प्राञ्जललाई गजल प्रतिभा सम्मानबाट सम्मानित गऱ्यौँ भने पश्चिमाञ्चल क्षेत्रलाई कर्मथलो बनाएर गजल लेखनमा लागिरहेका कपिल शर्मा सन्जोगलाई हामीले गजल प्रतिभा पुरस्कारको रूपमा पनि पुरस्कृत गऱ्यौँ र अन्य थुप्रै क्रियाशीलताहरू गजल सन्ध्या पोखराले गरिरहेछ पोखरेली परिवेशमा छौँ अबको स्रष्टाक्रममा हुनुहुन्छ अल्पज्ञानी उहाँ समूहन साहित्यिक पत्रिकाको सम्पादक पनि हुनुहुन्छ उहाँको लेखन विधा कविता मुक्तक गजल गीत धेरै धेरै स्वागत छ धन्यवाद दाई के सुनाउनुहुन्छ म एउटा कविता सुनाउँछु ल सुनौ सुनौ कविताको नाम छ रातो कविता यो पहाड आगोको राँकोले रातो भएको होइन यो पहाड आगोको राकोले रातो भएको होइन यहाँको पानी पनि रातै बगिरहेछ रगतका छिर्काहरू छैनन् यी मान्छेहरू रातै छन् अनुहार उज्यालो छ खाटाहरू पुरिएका छन् यहाँ त म पनि रातै भएको छु पर्ख म तिमीलाई रातै रातो फुलेको रातो पहाडको रातो सपना लिएर आउँदैछु हो तिमी राता मान्छेको कथा सुन्न डराएकी थियौ र मैले कहिल्यै रातो कविता लेखिन आगो बालेर रातो बनाएको आकाश देखेपछि तिमी केटाकेटी च्यापेर लोहोरी सुनाउँथ्यौ धुवा बनेर उडेको भविष्य देखेर लिएकी थियौ सपना नबाड भनेकी थियो ती कोरा सपना सपना खाएर भोक मेटिँदैन आश्वासन नबाड भनेकी थियो म यतिखेर त्यहीँनिर छु जहाँ आफ्नै हृदयका घाउ बिर्सेर ढकमक्क फुलेका छन् बेदाग थुङ्गाहरू म यतिखेर त्यही नै छु जहाँ आफ्नै हृदयका घाउ बिर्सेर ढकमक्क फुलेका छन् बेदाग थुङ्गाहरू निष्फिक्री फक्रिएका छन् राता फूलहरू म छामिरहेछु केटाकेटीका अनुहार जस्ता यी नरम पत्रहरू पर्ख पर्ख तिम्रो निधारमा लगाएको गाढा रङ जस्तो फुलै फुलहरूको देशबाट एक थुङ्गा फुल लिएर आउँदैछु यो पहाड़मा गुराँसै नफुल्दो हो त कसरी आउँदो हो बासन्तीयाम यो पहाड़मा गुराँसै नफुल्दो हो त कसरी आउँदो हो बासन्तीयाम कसरी मुस्कुराउँदो हो समय कसरी गाउँदा हुन् यात्रीहरूले सौन्दर्यको गीत कसले रच्दो हो प्रेमको कविता भरि गुराँस फुलेपछि त्यस्तै देखिरहेछु देश पनि प्रेमले सजाएको घर जस्तो आँखाभरि गुराँस फुलेपछि त्यस्तै देखिरहेछु देश पनि प्रेमले सजाएको घर जस्तो पर्ख पर्ख यो उच्छवास बोकेर हिँडेको पवित्र पहाड़बाट म तिमीलाई एक थुङ्गा गुराँस लिएर आउँदैछु धन्यवाद अल्पज्ञानीजीले साह्रै सुन्दर कविता सुनाउनुभयो सम्मान साहित्यिक पत्रिका पनि निकालिराख्नु भएको छ केही समय साहित्यिक पत्रिका चल्छ अचेल पत्रिका नचल्ने भन्ने कुरा त होइन भाइ हामीले चाहिँ एक प्रकारको जोस र उमङ्गले सम्मान साहित्यिक पत्रिकाको प्रकाशन गऱ्यौँ त्यसलाई निरन्तरता दिन सकेको अवस्था भने छैन निकाल्दा नराम्रो चाहिँ हुँदैन सिर्जनाका अतिरिक्त अरू के गर्नुहुन्छ म शिक्षक हुँ पेसाले त्यो बाहेक खास केही पनि छैन रस्ती बस्ती त पोखरा हो पोखरा नै हो के छ पोखरामा जन्मे हुर्केर लेख्न थालेदेखि अहिलेसम्मको यो सृजन यात्राको अनुभव चाहिँ कस्तो रह्यो कहिलेकाहीँ बडो आफूलाई उमङ्गित पनि बनाउँछ कहिलेकाहीँ ठिकै ठिकै हो जस्तो पनि लाग्छ समग्रमा सारमा सिर्जना यात्राले कम्तीमा मलाई अहिले तपाईँसँग बोलाउने अवसर चाहिँ जुटाएको हो सिर्जन यात्रा निरन्तर अगाडि बढोस् फेरि पछिल्लो चरणमा पहिलो पटक रचना सुनाइसक्नुभएका साथीहरूलाई फेरि अर्को कुनै रचनाका लागि आग्रह गर्छु र यतिखेर मैले बोलाएँ आर्जु विष्ट सल्यानी उहाँ सञ्चारकर्मी साहित्यकार कवि गीतकार गजलकार सबै सबै उहाँकै आँगनमा यो आवाज हामीले रेकर्ड गरिराखेका छौँ आर्जुजी स्वागत छ धन्यवाद भाइ के सुनाउनुहुन्छ यतिखेर म एउटा गीत सुनाउ जस्तो लाग्यो ल सुनाउ गाउँकी गोरी सहरमा झारे कि चाँचले मुरी चिटिक्कै परे कि गाउँकी गोरी सहरमा झारे कि चाँचले मुरी चिटिक्कै परे कि हे स्वर सत्र कि पर्ख तिमीलाई लाउँछु मोहनी मनै त हो बक्छ हेर मनै त हो पक्ष हेर सलाल सलाल बोल बोल मुस्कुराए बोल बोल मुस्कुराई दिल पानी खोल ए दिलै खोल्छु नि दिन्छु कि माया त्यो एकै अञ्जुली झुन्किरीको झिलिमिली रातभरिलाई झुन्किरीको झिलिमिली रातभरिलाई गौरीसँग माया बस्यो जुनी भरिलाई गौरीसँग माया बस्यो जुनी भरिलाई ईश्वर छत्र के पर्ख तिमीलाई लाउँछु मोहनी पर्ख तिमीलाई लाउँछु रहने धन्यवाद सुन्दर रेडियोमा बोल्ने मान्छे गायकले चाहिँ गाउनु भयो त मजाले म गायक हुन्छु नै भनेर रेडियो नेपालमा धेरै पटक भोइस टेस्ट गरेर पनि फेल भएको मान्छे <laughs> कति सालको कुरा गर्दै हुनुहुन्छ पचास यता पचास यता पटक फेल भएको मान्छे दुई दशक अगाडिको कुरा यो म नराज ढकालको पुत्र प्रभु ढकालसँग सुरसुदामा क्लासिकल म्युजिक सिकेको तर गाउन भन्दा पनि पछि मेरो बाटो त लेख्ने नै हो कि जस्तो मलाई चेता आएपछि म लेख्नेतिर लागेँ फाटोफुट्टो रेकर्ड गरेँ कता गए कता गए थाहा छैन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 श्रोताहरू आजको उद्घार पोखरेली विशेष बनाइराखेका छौं गण्डकी प्रदेशका अहिलेका होनहार प्रतिभाहरूलाई हामीले समेटिराखेका छौं कार्यक्रम उद्घारमा असफल गौतम अल्पज्ञानी अमृत सुवेदी गुराँस रूपेन्द्र प्रभावी कटु आर्जु विष्ट सल्यानी सल्यान थात्थलो भएर पनि पोखरामा निकै रमाउनु भयो त के छ के लगायो पोखराले यो मेरा बच्चाकालमा हुँदाखेरि तपाईँहरू त्यति बेला अनि तपाईँका अग्रज पुस्ताका रेडियोकर्मीहरूले नै त्यो नेपालबाट लाएको त्यो मोहनी हो नेपालमा जान पाए हुन्थ्यो सुर्खेत जान पाए हुन्थ्यो धनकुटा हिले जान पाए हुन्थ्यो भेडेटार जान पाए हुन्थ्यो पोखरा जान पाए हुन्थ्यो भने यी पाँचवटा नामहरू खुब मलाई हुन्थे र पोखरामा त्यो फेवाताल छ अरे त्यहाँ त्यहाँ कोही डुब्यो भने मान्छे डुब्दैन अरे एउटा ठुलो माछा हुन्छ अरे त्यो माछाले आफै माथि पिँधमा बसाएर पाका ल्याइदिन्छ अरे भन्ने कथा सुनाएको थिएँ मलाई कस्तो हुन्छ पोखरा भनेर त्यस्तै गर्दा गर्दा आउन पाएको थिइनँ त्यो द्वन्द्वकालको अवस्थामा मेरो व्यवसाय चाहिँ म पढाइ मेरो आर्ट्स र यता ल पनि भएको हुनाले पाँच सात वर्ष कानुन क्षेत्रमा काम गरेँ त्यसपछि कानुन क्षेत्र अलिकति प्रभावित भयो द्वन्द्वको कारण पनि म त मामलाई निवेदन सिवेदन लेख्ने कोही नभएपछि किन पढ्नु त्यो किन लेख्नु त्यसलाई छोडेँ अनि यता साहित्यतिर पत्रकारितातिर जम गरेपछि त्यही बेला यहाँ पोखरामा रेडियो खुलिरहेको अवस्था काठमाडौँमा प्रकाश हामी र हामी यो गजलको राष्ट्रिय आन्दोलनमा पनि भइरहेको ठ्याउ एउटै समय भएको हुनाले ल रेडियो खोल्दैछ जाउँ दुई तिन महिना चलाएर आउने हामीलाई प्रपोज आएको छ भन्नुभयो उहाँसँगै यता आएर बस्यौँ उहाँ चाहिँ जानुभयो दुई वर्ष बसेर हामी बस्दा बस्दा बस्दा बस्दै यहीँको नै भइयो कति वर्ष भयो पोखरामा लसी सत्र वर्ष सुरु हुँदैछ एउटै रेडियोमा अनि सल्यान नपुगेको कति भयो सल्यान नफर्केको कति भयो यो बाइस तेइस वर्षमा सल्यानमा म तिनपल्ट पुगेको छु कति कामको व्यस्तताले कतिपय समयमा सात आठ वर्ष मेरो अस्वस्थताका कारणले पनि जान सकिनँ तिन चारपटक भएँ भनेपछि घर जम्मेदै गरियो घरजम पनि यतै भयो कस्तो छ जिन्दगी जिन्दगी सरल छ म त्यही सरल बाटो हिँड्न मन पराउने सरल तरिकाले जिउन चाहने त्यति जटिल लाग्दैन यस्ता कविसित गर्दाखेरिको आनन्द व्याख्या गर्न अलिकति गाह्रो हुन्छ र अहिलेका गण्डकी प्रदेशमा पोखरेली परिवेशमा सशक्त रूपमा साहित्य कला संगीतमा सक्रिय भएका प्रतिभाहरूलाई आजको उद्घारमा हामीले समेटिराखेका छौं रेन्डम रिडर सोसाइटीले पनि विभिन्न स्रष्टाहरूलाई बोलाएर अन्तर्क्रिया गरेको खबर हामीले पनि पढिरहेको यसको सचिव होइन रूपेन्द्र प्रभावी गड्डु यो सोच चाहिँ कसरी आएको हो लेखकहरू धेरै भए नेपालमा लेखन राम्रो बनाउनको लागि अध्ययनको पनि आवश्यकता छ कतिपय मान्छेहरू लेखनमा नलागे पनि भित्रभित्रै अध्ययन गरेर आनन्द लिइराखेका हुन्छन् ज्ञान बटुलिराखेका हुन्छन् र त्यसलाई संस्थागत रूपमा किन अगाडि नबढाउने पठन संस्कृतिलाई एउटा अभियानकै रूपमा किन अगाडि नबढाउने भन्ने सोचले हामीले यहाँका केही अध्ययनशील व्यक्तिहरूलाई समेटेर एउटा संस्था बनाउने निर्णय गऱ्यौँ र त्यसलाई नाम चाहिँ Random Reader Society of Nepal जे भेटिन्छ पढौँ केही न केही पढौँ बाटोमा एउटा पर्चा पढे पनि कम्तीमा केही न केही ज्ञान आर्जन हुन्छ भन्ने भनाइ पनि छ त्यसलाई पनि आत्मसात गर्दै पठन संस्कृतिको वृद्धिका लागि हामीले यो संस्था खोलेका हौँ र हरेक महिना हामीले कुनै न कुनै पुस्तक विषयवस्तु दर्शन वा कुनै पनि विधाका कृतिहरूमाथि परिचर्चा गर्ने र त्यसमाथि एउटा बौद्धिक बहस चलाउने अभियान सुरु गरिराखेका छौँ सञ्चालन गरिराखेका छौँ र यो हरेक महिनाको अन्तिम शनिबार पोखरामा सञ्चालन हुँदै आएको छ पहिला कविता सुनाउनुभयो यतिखेर केही सुनाउनुहुन्छ अब चाहिँ गजल सुनाउ क्या सुनाउ गलामा हार गोडामा सुनको पाउजी लगाएर गलामा हार गोडामा सुनको पाउजी लगाएर भोकको कविता लेख्छ टन्न अघाएर गलामा हार गोडामा सुनको पाउजु लगाएर देशले दिएको उपहार स्वीकार्दैछन् युवा देशले दिएको उपहार स्वीकार्दैछन् युवा डिभी भर्दैछन् निर्लज के गर्नु लजाएर डिभी भर्दैछन् युवा के गर्नु लजाएर भोकको कविता लेख्छ ऊ टन्न अघाएर म पनि अब विचार बदल्छु बाटो बदल्छु म पनि अब विचार बदल्छु बाटो बदल्छु निराशा मात्रै हात लाग्यो पसिना बगाएर निराशा मात्रै हात लाग्यो पसिना बगाएर डिभी भर्दैछन् निर्लज के गर्नु लजाएर स्वाभिमानले त यहाँ कोर्रा मात्र वर्षाइरहेछ स्वाभिमानले त यहाँ कोर्रा मात्र वर्षाइरहेछ उसले बरु भर्याङ चढ्यो पुच्छर हल्लाएर उसले बरु भर्याङ चढ्यो पुच्छर हल्लाएर गलामा हार गोडामा सुनको पाउजु लगाएर भोकको कविता लेख्स्यौ टन्न अघाएर खोज्दैछन् कस्तो स्वतन्त्रता खोज्दैछन् कस्तो स्वतन्त्रता कस्तो अधिकार खोज्दैछन् कस्तो स्वतन्त्रता कस्तो अधिकार यी हाम्रा चेलीहरू आफैलाई नङ्ग्याएर यी हाम्रा चेलीहरू आफैलाई नङ्ग्याएर गलामा हार गोडामा सुनको पाउजु लगाएर भोकको कविता लेख्स्यौ टन्न अघाएर धन्यवाद सुन्दर गजल सुनाउनु भयो असफलजी सङ्घर्षमा कलम साहित्यको अध्यक्ष कस्तो संस्था हो यो यसले साहित्यिक उन्नयनका लागि साहित्यिक गतिविधिहरू गर्दै आइरहेको कस्ता प्रतिभाहरूलाई समेट्ने गर्नुभएको छ अब यसमा हाम्रो रचना वाचनहरू त्यस्तो नियमित कार्यक्रमहरू केही पनि छैन हामीले चाहिँ वार्षिक रूपमा दुईजना श्रष्टालाई पश्चिमाञ्चल क्षेत्रका कर्मथलो बनाएर क्रियाशील स्रष्टाहरूलाई एउटालाई चाहिँ अलि वरिष्ठतर्फ साधकतर्फको र एउटालाई चाहिँ सृजनशीलतर्फको दुईटा पुरस्कार वितरण गर्छौँ वार्षिक एउटा कार्यक्रम गर्छौँ हामी त्यही नै हो अब चाहिँ के सुनाउनुहुन्छ अहिले चाहिँ म अब एउटा झ्याउरे कविता सुनाउँछु झ्याउरे कविता सुनाउ पोखरा अलिमियाको गाउँ अलिमियालाई सम्झँदै त्यो झ्याउरे कविता सुनाउनु खोज्नु भएको सुनाउ यो पोखरासँगै सम्बन्धित छ सर्वोच्च शिखर सगर माथा नेपालको गौरव नेपाली भाषा मौलायो आज भानुको पौरख कोट गौतम बुद्ध अग्रदूत शान्तिका लुम्बिनीतिर घुम्नलाई जाउँ सुन्दर छ बाटिका पोखरा बस्दा बिर्सनु हुन्न राष्ट्रको सम्पत्ति सामाजिक हितमै लागि परे नि लागेन विपत्ति जनकवि केसरी धर्म राजा र लोककवि अलिम्या नेपाली गौर बिर्सियो भने हुँदैन कहिल्यै न्याय बिन्दवासिनी तालमा राही अकल देवी माई नारायण स्थान भद्रकाली र राम मन्दिरसम्म गए राधा कृष्ण र गीता भगवती पशुपति गाईघाटबाट उठाएको जल केदारेश्वरलाई त्यो बौद्ध गुम्बा शान्ति स्तूपा धर र काउको अन्तर्राष्ट्रिय संग्रहालय हो है सम्झना घर गाउँको पञ्चासे लेख त्यो सराङकोट फेवाको मौनता कुमारी पछि महेन्द्र गुफा हेर्नलाई जाउन त पोखरा हुँदै पर्वत पुगेर अग्लो पुल काली गण्डकीको जलयात्रा देख्दा लामो सास फेरौला अन्नपूर्ण बेस क्याम्प अनि सिक्लेस र घाम अतिथि सत्कार होमस्टे बस्दा अचार गुन्द्रुक पातले छाँगो बाराई मन्दिरमा भारी मन बिसाउँदा थाना पाउला फेरि सातलको सर बेगनास रिसाउँदा बेगनास रूपा दिपाङ मैदी बुढुवा न्युरेनी गुदेर खास्टे सातल हेर्दा रम्छ मन बिउरेनी कवि शिरोमणी लेखना जन्मेको जन्म घर हेर्न जाऊ बाटोमा पर्छ उनैको सालिक थुङ्गा फुल चढाउ नेपाली भाषा धर्म संस्कृति साझा छ चौतारी स्वर्गको टुक्रा पोखरा सम्झे फर्कियाउ दौतारी स्वर्गको टुक्रा पोखरा सम्झे फर्कियाउ दौतारी धन्यवाद असफलजीले पनि सफल झ्याउरे गीत सुनाउनु भएको छ पोखरेली परिवेश भनेको झ्याउरे लोकलयमा ख्याति र प्रख्याति कमाएको क्षेत्र हो अब फेरि म फर्केँ अमृत सुवेदी गुराँसतिर गजल सन्ध्याका कुराहरू पनि हामीले गरिसकेका छौँ पहिला कविता सुनाइसक्नु भएको छ कण्ठस्थ सुनाउनु भयो अब चाहिँ के सुनाउनुहुन्छ गजलै सुनाउँछु बसिरहेछु होइन गजल सुरु गर्छु एक लक्का जवान विदेशी हो भने नरमाइलो लाग्छ एक लक्का जवान विदेशियो भने नरमाइलो लाग्छ लाग्छ यो उर्वर भूमि बाँझियो भने नरमाइलो लाग्छ लक्का जवान विदेशियो भने नरमाइलो लाग्छ लाग्छ उर्वर भूमि बाँझियो भने नरमाइलो लाग्छ न्यायको पक्षमा हिँड्नेको गोडा बोल्नेको जिब्रो न्यायको पक्षमा हिँड्नेको गोडा बोल्नेको जिब्रो अनि लेख्नेको हात काटियो भने नरमाइलो लाग्छ लाग्छ यो उर्वर भूमि बाँझियो भने नरमाइलो लाग्छ पत्थरलाई भगवान सम्झेर पुज्नेहरूलाई पनि पत्थरलाई भगवान सम्झेर पुज्नेहरूलाई पनि मान्छे नै पत्थर भइदियो भने नरमाइलो लाग्छ मान्छे नै पत्थर भइदियो भने नरमाइलो लाग्छ लाग्छ यो उर्भर भूमि बाँझियो भने नरमाइलो लाग्छ मार्न त म तिमीलाई छिनमै मार्न सक्छु सक्छु मार्न त म तिमीलाई छिन्नै मार्न सक्छु तर कसैको सिउँदो पुछियो भने नरमाइलो लाग्छ तर कसैको सिउँदो पुछियो भने नरमाइलो लाग्छ लाग्छ यो उर्भर भूमि बाँझियो भने नरमाइलो लाग्छ लक्का जवान विदेशी हो भने नरमाइलो लाग्छ धन्यवाद गजल हात पात्र रातबाट गजल अहिले कुन उचाइमा पुगेको छ भन्ने सहज अनुमान अमृत सुवेदी गुराँसको गजल सुनेपछि सहजै अनुमान गर्न सकिन्छ सम्भावना गजलको उत्पातै छ अल्पज्ञानीजी अब हामीले उद्घारबाट विदा पनि माग्नुपर्छ दोस्रो चरणमा फेरि हामी बस्दैछौँ के सुनाउनुहुन्छ अब म एउटा गीत सुनाउँछु जान्दैन जिन्दगीको मिठो गीत अब कहाँ लेखिएला तिमी जस्तै माया गर्ने मान्छे कहाँ भेटिएला जिन्दगीको मिठो गीत अब कहाँ लेखिएला तिमी जस्तै माया गर्ने मान्छे कहाँ भेटिएला ओठभरि छातीभरि हृदयका पानाभरि थाहै नपाई लेखिएछ कथा हाम्रो थरी थरी आज भोलि जुन तारा तिनै कथा सुनाउँछन् घरे एक्लै रुवाउँछन् घरे घरे हँसाउँछन् रानी वनको छाया थियो फेवा तालको माया थियो हुरी चले पनि बल्दै थियो मनको दियो अतीतको याद किन यति मिठो लाउँछ साँझ पख डुब्ने घाम बिहानीमा उदाउँछ जिन्दगीको मिठो गीत अब कहाँ लेखिएला तिमी जस्तै माया गर्ने मान्छे कहाँ भेटिएला धन्यवाद साह्रै सुन्दर आज समेटेका सबै पोखरेली प्रतिभाप्रति गण्डकी क्षेत्रका प्रतिभाप्रति हार्दिक आभार र उहाँहरूको सृजनशील यात्रा निरन्तर अगाडि बढोस् भन्दै आजको यो उद्घारबाट म रमेश पौडेल पनि विदा माग्छु नमस्कार आँगनमा माछ पुछ रे छाया को तालको आंगण माछ पुछ रे छाया जीवन मेरो ती बगल बिना तिम्रो माया जीवन मेरो ती बगल बिना तिम्रो माया फेवताल को आंगन लै माछा पुछ रे छाया